मैले भुल तिमीलाई नखोजेको होइन तिमी आयो सपनीमा घरिघरि घरि सताउन मैले भुल्न तिमीलाई नखोजेको होइन तिमी आयो सपनीमा घरि घरि झस्काउन तिमी आयो सपनीमा घरिघरि झस्काउना मैले भुल्न तिमीलाई जब आँखा खोल्दछु बिरानो वरिपरि म आँखा चिम्लन्छु पाउँछु अङ्गालोभरि जब आँखा खोल्दछु आयो शून्यतामा यो मन जलाउन तिमी आयो शून्यतामा यो मन जलाउन मैले भुल्न तिमीलाई never come. आमा यो मन रुवाउन मैले भोल्न तिमीलाई नखोजेको होइन तिमी आयो सपनीमा घरी घरी झस्काउन तिमी आयो शून्यतामा यो मन रुवाउन तिमी आयो सम्झनामा यो मन जलाउना